कहाँ पित्तलका नेकलेस तामाका औँठी पित्तलका नेकलेस तामाका औँठी बिहेमा लगाइदिन सोन छैन गरिबका मिट मसला त के नुन छैन गरिबका छिछि गर्छन् तल्लो जात भनी ठुला छिछि गर्छन् तल्लो जात भनी ठुला उस्तै उस्तै रातो खुन छैन गरिबका ढिँडोसँग खाने तिहुन छैन गरिबका मिट मसला त के नुन छैन गरिबका स्थायी निवास दोलखा नगरपालिका र हाल योकाहामा सिस्टम इन्जिनियरिङ कलेज जापानमा रहनुभएका कृष्ण कुमार श्रेष्ठको यसै गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर उत्पादन सहयोगी दिनेश निरोलासँगै म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएको छु शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि गजलको कार्यक्रम बुलबुलमा आज हामी तपाईँका केही अनुरोध र समर्पणसँगै केही रात्रि गन्थन र सुमधुर सांगीतिक गजलहरू प्रस्तुत गर्नेछौ दशैंको बेला छ हिन्दूहरू भन्ने गर्छन् नवरात्रिमा शक्तिको उपासना हुन्छ अनि भनिन्छ त्यति बेला शक्ति चकचक हुने गर्छ अरे यो कस्तो बेला हो जहाँ शक्तिको आराधना हुन्छ र मन्दिर मन्दिरमा पीठ पीठमा शक्ति जागेको बेला हुन्छ शक्ति नारी हो यो नवरात्रिको बेलामा दुर्गाको पूजा गरिन्छ भन्छन् देवीको मूर्ति सिधा हेर्न कसैले सक्दैन त्यति शक्ति हुन्छ त्यस मूर्तिभित्र नारी शक्ति आदि शक्ति प्रकृतिको शक्ति हामी पुरुषहरू यसबाट कहिल्यै पार पाउन सक्दैनौँ बलिया र मर्द कहलाएका कैयौं महापुरुषहरूले कुबाटो समाउँदा नारीले देवीको रूप लिएर समन गरेकी छिन् त्यही शक्तिको विजय नै विजयादशमी हो कालरात्रिको बेला हिजोको रात आजको रात शक्ति उपासनाको निम्ति अझ सशक्त समय काठमाडौँको तलेजु मन्दिर आजैका लागि मात्र खुल्ने गरेको छ हतियार दुर्गाका औजार हुन् महाअष्टमीका दिन दुर्गा स्थापना गर्दा हतियारका पूजा हुन्छन् गुण्डे सवारी साधनका पूजा आज नवमीका दिन गरिन्छ यो पावन बेला हो भन्छन् नवरात्रका बेला हतियार पनि चकचकाएर बसेका हुन्छन् एउटा कहावत छ नाङ्गो हतियार लिएर कहिल्यै हिँड्नु हुँदैन यसले मानिसलाई चकचक बनाउँछ अरे हतियारलाई केही कुराले ढाकेर छोपेर वा बेरेर नै हिँडे मात्र यसले सही ठाउँ पाउँछ नत्र हतियारको आवेग मान्छेले थाम्न सक्दैन खेतबारीको बीचमा एउटा आली छ दायाँ बायाँ हाम्रो कम्बरसम्म आइपुग्ने गरी फलेका बोट बिरुवाहरू छन् अनि त्यही आलीको बीचबाट हामी नाङ्गा हतियार लिएर हिँडिरहन्छौँ भने त्यति बेला हतियार चकचकाउँछ हतियारले हामीलाई चकचकाउँछ अनि हामी तिनै बोट बिरुवाहरू काट्दै हिँड्छौँ छकछक गर्दै हतियारको मात त्यही हो दुर्गाको शक्ति त्यही हो प्रकृति अर्थात् नारीको शक्ति त्यही हो देवी नारीको प्रतिनिधि पात्र हो यहाँ प्रत्येक नारीभित्र एउटी देवी छिन् एउटी दुर्गा छिन् अदम्य साहस अटल धैर्यता अनि अगम्य सौन्दर्य तिनै देवीको प्रतिफल हो सारा पुरुषहरू वशीकृत भएका छन् भन्छन् नि एउटा पुरुषको सफलताको पछाडि एउटी नारीको हात हुन्छ अरे शक्ति स्वरूपमा भएर नै उसले त्यो सफलता दिन सक्छ फरक यति छ दिनेले कुन रूपमा दियो र लिनेले कुन रूपमा लियो राजा भर्तृहरि सुरदास हुनुका पछि नारीको हात छ महाभारत मचिनुका पछाडि नारीकै हात छ संयौं कविहरू कलाकारहरू बन्नुका पछाडि नारीकै हात छ अताउल्ला खान यति चर्चित गायक हुनुका पछि नारीकै हात छ तपाईँ जो जो पुरुषहरू जहाँ जहाँ हुनुहुन्छ तत्त ठाउँमा पुग्नुका पछि नारीकै हात छ बुलबुल पनि एउटी नारी नै हो तपाईँ समक्ष आइपुग्नुका पछि सक्छ एउटी नारीकै हात छ आउनुहोस् यही शक्ति उपासनाकै समयमा यति बेला घर घरमा टिकाका लागि आफ्नो परिवारको विदेश बस्ने सदस्य कुरेर बसेका शक्तिहरूप्रति समर्पित गर्दै एउटा गजल शैलीको गीत प्रस्तुत गर्छ बुलबुल लाखौं नेपालीहरू पढ्नका लागि पैसा कमाउनका लागि वा विविध कामका सिलसिलामा बसेका छन् यता परिवारले प्रतीक्षा गरिरहेछ त्यो सदस्यको तर बाध्यतावश ऊ फर्किन सकेको छैन आँखाभरि आँसु अनि मनभरि वेदना बोकेर बाध्य छ ऊ परदेशको भूमिमा पसिना बगाउन जहाँ उसको महान चाडबारे मान्छेहरू बेखबर भइदिन्छन् यस्तो बेला एउटा पत्र एउटा चिठी नै काफी छ परिवारबाट पठाइयो भने पंकज उदासको आवाजमा नाम चलचित्रबाट चिठी आई है वतन से चिठी आई चिठी आई है आई है चिठी आई है चिठी आई है आई है चिठी आई है چٹھی آئی ہے وطن سے چٹھی آئی ہے بڑے دنوں کے بعد ہم بے وطنوں کو یاد بڑے دنوں کے بعد ہم بے وطنوں کو یاد وطن کی مٹی آئی ہے چٹھی آئی ہے آئی ہے چٹھی آئی ہے چٹھی آئی ہے وطن سے چٹھی آئی ہے سوتے ہیں بہت زیادہ ہم روتے ہیں چٹھی آئی ہے چٹھی آئی ہے آئی ہے چٹھی آئی ہے چٹھی آئی ہے پسند چٹھی آئی ہے جب آئی دیوالی دیپ نہیں دل جلے ہیں خالی تیرے بل جب آئی ہولی پچکاری سے چھوٹی گولی پیپل سونا پن گھٹ سونا گھر شمشان کا بنا نمونہ فصل کٹی آئی بیسا کی تیران رہ گیا باقی چٹھی آئی ہے چٹھی آئی ہے آئی ہے چٹھی آئی ہے چٹھی آئی ہے وطن سے چٹھی آئی ہے بند ہوا یہ میل بھی اب تو ختم ہوا یہ کھیل بھی اب تو بولی نے جب بیٹھی بہنا رستہ دیکھ رہے تھے نینا ہے دیوا سورت سے لگتی ہے بیوا تو نے پیسہ بہت کمایا اس پیسے نے دیس چھڑا نے گھر میں دی ہے روٹی چٹھی آئی ہے چٹھی آئی ہے آئی ہے रङ्गिएको सिउँदो तर मनमा तिम्रो याद किन रङ्गिएको सिउँदो तर मनमा तिम्रो याद किन बुझ्न कहिले नसकिने आफ्नै मनको बात किन होइन म तिम्रै प्रिय छैन कुनै नाता पनि होइन म तिम्रो प्रिय छैन कुनै नाता पनि फेरि पनि प्यारो लाग्छ मलाई तिम्रो साथ किन बुझ्न कहिले नसकिने आफ्नै मनको बात किन समाजको बन्धनभित्र पिल्सिएको जिन्दगी हो समाजको बन्धनभित्र पिल्सिएको जिन्दगी यो अङ्गालोमा बाँधिदानी रित्तो मेरो रात किन बुझ्न कहिले नसकिने आफ्नै मनको बात किन अनुमति छैन मलाई थाहा हुँदा हुँदै पनि अनुमति छैन मलाई थाहा हुँदा हुँदै पनि चाहन्छु म समाउन उही तिम्रो हात किन बुझ्न कहिले नसकिने आफ्नै मनको बात किन कसरी म सत्य लुकाऊ उनका निर्दोष आँखा छली कसरी म सत्य लुकाऊ उनका निर्दोष आँखा छली बुझ्दिन आखिर मबाट नै हुन्छ घात किन रङ्गिएको सिउँदो तर मनमा तिम्रो याद किन बुझ्न कहिले नसकिने आफ्नै मनको बात किन ललितपुर माइती भाइ हाल भारतमा रहँदै आउनुभएकी दीक्षा रिसालले पठाउनु भएको गजल थियो यो मैले यो गजल वाचन गरेर तपाईँ समक्ष सुनाएँ बुलबुलमा आज पनि केही अनुरोधहरू समेट्ने प्रयास गरेको छु प्रदीप तिमल सेना उज्यालो नाइन्टी नेटवर्कै मार्केटिङ डिपार्टमेन्टबाट नलाङ छ धादिङ स्थायी निवास हुनुभएका प्रदीप तिमल सेना लेख्नुहुन्छ कार्यक्रम साह्रै राम्रो लाग्छ र क्रमिक रूपमा म गजल लेख्दै जानेछु भनेर इमेल लेख्नु भएको छ त्यसै गरी काठमाडौँ शान्तिनगरबाट विश्वप्रकाश खनाल कार्यक्रम फेरि आउन लागेकोमा खुसी व्यक्त गर्दै गजल पारखी सबैलाई दशैंको शुभकामना भन्न चाहनुहुन्छ त्यसै गरी एउटा हामीलाई गजल नभएर गजल लेख्ने प्रयास गरेर पठाउनु भएको छ ब्याङ्कक थाइल्याण्डबाट कुमार पुडासनीले लेख्नु भएको छ पातको झरी सँगसँगै मेरो कानमा गुनगुनाउन आऊ है बुलबुल तिमी कसैको सम्झनामा पिरोलिएको यो मन सँगसँगै मेरो कानमा गुनगुनाउन आऊ है बुलबुल तिमी कसैको सम्वेदनामा पिरोलिएको यो मन सँगसँगै मेरो कानमा गुनगुनाउन आऊ है बुलबुल भन्दै उहाँले गजल लेख्ने प्रयास गर्नुभयो कुमारजी तपाईँको यो गजल बन्न सकेको छैन तर मिहिनेत गर्नुभयो भने गजल लेख्ने छाँटकाँट देखिएको छ एआइटी कलेजबाट उहाँले पठाउनु भएको थियो यसलाई वाचन गरेर सुनाएँ मैले तपाईँ समक्ष गत साता हामीले नेपाली गजलहरू बजायौँ नेपाली गजलहरूलाई तारिफ गर्ने छुट्टै श्रोताहरूको एउटा समूह मैले पाएको छु र त्यति बेला हामीले गोपी दवाडी र अजिता अधिकारीको युगल आवाजको गजल पनि सुनाएका थियौँ र अजिता अधिकारीले बीचमा सम्पर्क गरेर सोध्नु भएको थियो आजभोलि गोपी दवाडी कहाँ हुनुहुन्छ भनेर त्यति बेला मैले काठमाडौँतिरै हुनुहुन्छ होला भनेको थिएँ गोपीजीलाई मैले खोज्दा भेटेको थिएन कार्यक्रम बजिसकेपछि उहाँसँग सम्पर्क भयो उहाँ अस्ट्रेलियाको सिडनीमा हुनुहुँदो रहेछ सिडनीबाटै उहाँले एउटा इमेल लेख्नु भएको छ र यहाँनिर मलाई भन्न मन लागिरहेको छ सिडनीको कुरा गर्दा बुलबुलका श्रोताहरू निकै भएको मैले महसुस गर्न थालेको छु र अहिले भन्न मन छ शुभ सन्ध्या सिडनी बिस पच्चिस हजार नेपाली भएको ठाउँमा कति साथीहरूले त्यहाँदेखि सम्पर्क गर्नुभएको छ र यस्तो महसुस हुन्छ कि सिडनी यहीँ नजिकै छ जस्तो लाग्न थालेको छ यहीँ पोखरा काठमाडौँ जनकपुर नेपालगञ्ज सुर्खेत वा हेटोडामै बजे जस्तो लाग्दैछ बुलबुल यति बेला सिडनीमा पनि सिडनीदेखि इमेल लेख्नुहुने गोपी दवाडी लेख्नुहुन्छ जब बुलबुल प्रसारण हुन्छ तब हाम्रो यहाँ रातिको सवा एक बजेको हुन्छ विदेशमा रहेर पनि नेपाली शैलीको कार्यक्रम सुन्न पाउँदा र सम्पूर्ण नेपाली कुराहरू आउने हुँदा प्रतीक्षा गरेरै पनि म अनलाइन सुन्ने गर्छु र नभ्याएको बेलामा डाउनलोड गर्ने गर्छु र म अति नै माया गर्छु बुलबुल कार्यक्रमलाई भन्दै फुलबारी एक चितवन स्थायी निवास भई हाल अस्ट्रेलियाको सिडनीमा बस्दै आउनुभएका गोपी दवाडीले हामीलाई इमेल लेख्नुभयो यी इमेलका श्रृङ्खलाहरू चल्दै रहन्छन् तपाईँले लेख्नुभएका गजल पनि वाचन हुँदै नै गर्छन् त्यति बेला फेरि गजल सुन्ने बेला भएको छ गजल प्रेमीहरू जो मेदी हसनका प्रेमी हुनुहुन्छ उहाँहरूको लागि अब मेदी हसनको आवाजमा यो गजल तुझे प्यार गर्दै गर्दै मेरी उम्र बितु जाए तुझे प्यार करते करते मेरी उम्र बीत जाए مجھے پیار کرتے کرتے میری عمر بیت جائے تجھے پیار کرتے کرتے میری عمر بیت جائے تیرا نام ہر زبہ پہ میرے ساتھ ساتھ آئے تجھے پیار کرتے کرتے میری عمر بیت جائے تو کہے تو بن کے کاجل تیری آنکھ میں سماؤں تو کہے تو بن کے کاجل تیری آنکھ میں سماؤں تیرے دل کی دھڑکنوں میں کوئی گیت میں جگاؤں اس ساز کو میں چھیڑوں تیرے دل کو जो लुभाए तुझे प्यार करते करते मेरी उम्र बीत जाए نام ہے محبت میری یار یہی ہے میرا نام ہے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 शङ्का त्यो घाती हुन्छ लङ्का जलाउँछ रे शङ्का त्यो घाती हुन्छ लङ्का जलाउँछ रे पाप हो कि पुण्डेभित्र थैलो अनि अजीब छ सङ्घारमै काँडे तार्छ दैलो अनि अजीब छ गाउँछौ तिमी भने यहाँ शून्य त हुनु पर्यो गाउँछौ तिमी भने यहाँ शून्य त हुनु पर्यो सुनसान छ आँगन तिम्रो भैलो अनि अजीब छ सङ्घारमै काँडे तार्छ दैलो अनि अजीब छ अलङ्कार देखाउँछ ऐनालाई सोधिहेर अलङ्कार देखाउँछ ऐनालाई सोधिहेर छल्किन्छ आधा पानी घैलो अनि अजीब छ रङ्ग फेर्छौ रातो निलो कैलो अनि अजीब छ सङ्घारमै काँडे तार्छ दैलो अनि अजीब छ अस्ट्रेलियाको सिडनीबाट प्रदीप चाबागाले पठाउनु भएको थियो गजल यो यसलाई मैले वाचन गरेर सुनाएँ बुलबुलको आजको अङ्कमा के विषयको रात्रिगन्थन गर्ने भन्ने सोच्दै थिएँ मेरो आँखामा एउटा विषय पर्यो हार्डलाइनका समाचारहरूले नसमेटेको र चलचित्र वा भनौ मोडलिङलाई समेट्ने पत्र पत्रिकाले ज्यादा समेटेको विषय म जान्दिनँ यो विषय उठाउँदा मलाई कति धेरैले गाली पनि गर्लान् अथवा हुनसक्छ कतिले यही कुरा ठिक हो पनि भन्लान् तर धेरै सोचिसकेपछि लाग्यो एकपटक मनमा लागेको कुरा त भन्नै पर्छ प्रसङ्ग केही दिन अघिको हो म फेसबुकमा थिएँ एकजना साथीले एउटा लिङ्क पठाए त्यो लिङ्क आउनु अघि पनि मैले सामान्यतया एउटा नेपाली वेबसाइटमा समाचार देखेको थिएँ तर पुरानो समाचार होला भनेर वास्ता गरिनँ किनकि नराटी भन्नुपर्दा नम्रता श्रेष्ठ भन्ने नाम पहिलोपटक मैले जानेको थिएँ लिङ्कलाई खोलेर हेरेँ एउटा भिडियो रहेछ सँगसँगै फेसबुकमा धेरैको स्टाटसमा त्यही भिडियो र तिनकै चर्चा थुप्रै थिए अर्को एउटा डिजे पुरुषको नाम पनि उनीसँगै जोडिएको थियो तर त्यो नाम मलाई अहिले सम्झना छैन किनभने जहाँ नम्रताको नामको चर्चा थियो त्यहाँ ती पुरुषको नाम एकदम कम मात्रामा चर्चा थियो सायद डिजे तान्त्रिक थियो कि क्या उनको नाम मलाई अचम्म यही विषयमा लागिरहेको थियो कि हामी जनताहरू नम्रतालाई बेसरी गाली गरिरहेका थियौँ र तान्त्रिकलाई ठिक ठिकै वा वास्ता नै गरेका थिएनौँ यहाँनिर मलाई यति भन्न मन छ त्यो भिडियोमा त्यस्तो फरक केही थिएन जुन आम जोडीहरूमा हुने गर्छ नग्नता आफैमा अश्लील हो र अश्लील कुरा त्यो हो जहाँ समाजको चासो रहन्छ त्यसो भए यति विधि चर्चा गर्नुको औचित्य के रहेर यसोभन्दा समाजलाई बिगार्ने चरित्रप्रति सहानुभूति किन भन्ने प्रश्न पनि जोडिन सक्छ म भन्छु त्यसले समाज बिगारे वा बिगारेन भन्ने सवाल गौण हो जबकि उनको कर्तुतको सवाल प्रथम हो मलाई लाग्दैन उनले जानेर वा पत्र पत्रिकामा शङ्का गरिए जस्तै आफूले खेलेको चलचित्र हिट गराउनकै लागि त्यो भिडियो सार्वजनिक गरिन् समाचारहरूमै सुनिएको कुरा हो नम्रताले भनिन् रे तपाईँसँग भिडियो छ र मन लाग्छ भने हेर्नुहोस् मैले चाहिँ मेरै लागि खिचेको हुँ अब प्रश्न यो आउँछ उनी आफू त्यसमा संलग्न हुँ भन्ने भइसकेपछि उनले अरू उत्तर पनि के दिउन् कि त एउटा शीर्षाकारकी घटना हामीले फेरि पर्यो नत्र भने नम्रताको उत्तरसँग हामी सबैले चित्त बुझाउनु पर्ने देखिन्छ यसो भनिरहँदा म नारीवादी भनेको छैन न म नारीवादी नै हुँ मानवीय धरातालमा रहेर हेर्दा नम्रता काण्डलाई हामीले मिनिमाइज गरिदिनुपर्छ भन्ने मान्यता राख्छु म त्यो एउटा मानवीय कमजोरी हो र यसलाई मानवीय ढङ्गमै समाधान गरिदिनुपर्छ हामी हजारौं कुरामा युरोपको सभ्यता बाँच्न खोज्छौँ अमेरिकाको जीवनप्रति रहर जागेर आउँछ भने त्यति एउटा साधारण इस्युमा किन हामी शताब्दीमा पछाडि धकेलिने भारतीय च्यानलहरूमा सेलिब्रेटीको सम्मान हेर्दा यस्तो लाग्छ तिनीहरू आकाशबाट उत्रिएका भगवान नै हुन् कि तर के तिनीहरूमा नम्रताको जति कमजोरी छैन र बलिउडका कलाकारमा त्यस्ता कमजोरी देखिए पनि राष्ट्रियताको संज्ञा दिएर ढाकछोप गर्छन् त्यहाँका पत्रकारहरू जनताहरू केही कुरा तिनीहरूसँगै सिकाउन हामी पनि नेपालको एउटी होनहार मोडल कलाकार अनि संसारकर्मी समेत रहेकी नम्रतालाई सम्मान गरेर यसलाई मिनिमाइज गरिदिउँ बुलबुलमा आज मेरो यही आह्वान गर्छु यो आह्वानसँगै यो प्रसङ्गलाई यही थाती राख्छु म र अब बजाउँछु एउटा युगल गजल जसमा गुलाम अली र आशा बोसले केही कुराको खोजी गर्दैछन् घर से आया किधर सधैँभरि फूल भएर फुलिरहु सधैँभरि फुल भएर फैलिरहु सधैँभरि मूल भएर लालायित छन् धेरै यहाँ तिम्रो गलामा लालायित छन् धेरै यहाँ तिम्रो गलामा बजिरहु सधैँभरि बिगुल भएर फैलिरहु सधैँभरि मूल भएर धेरै सङ्गी बाँचेका छन् तिम्रो आश्रयमा धेरै सङ्गी बाँचेका छन् तिम्रो आश्रयमा ढाकिरहु सधैँभरि झुल भएर फैलिरहु सधैँभरि मूल भएर बढाउँदै जाऊ सङ्गी जित विश्व जगत बढाउँदै जाऊ सङ्गी जित विश्व जगत मिलिरहु सधैँभरि मृदुल भएर फैलिरहु सधैँभरि मूल भएर स्वतन्त्र छौ खुला आकाश तिम्रै लागि हो स्वतन्त्र छौ खुला आकाश तिम्रै लागि हो उडिरहु सधैँभरि बुलबुल भएर फुलिरहु सधैँभरि फूल भएर फैलिरहु सधैँभरि मूल भएर तनहुका शेष चढाइको गजल थियो यो उहाँले तनहुदेखि पठाउनु भएको थियो हामीलाई इमेल मार्फत र मैले यसलाई वाचन गरेर सुनाएँ हामी नेपालमा बसेर राष्ट्रियताका कुरा गर्छौं तर राष्ट्रियताका नाममा हामीले सधैँ अरूहरूलाई राष्ट्रघाती भनेर गाली मात्र गरेका छौँ मैले आफ्नो अनुभव बताउने हो भने हामी नेपालमा बसेकाहरूभन्दा विदेश गएका वा त्यताबाट फर्केकाहरूमा राष्ट्रप्रेम ज्यादा रहेको अनुभूत गरेको छु विदेश बस्नेहरूसँग सोध्नु थाहा हुन्छ राष्ट्रियता के हो भनेर प्रसङ्ग फेरि दसैँकै नेपालमा बाल्यकालमा पिङमा मचिनु र नयाँ लुगा लगाउँदै मासु खानुलाई दसैँ मान्ने युवा युवती विदेशमा पुगेपछि दसैँको महत्व थाहा भएको बताउँछन् भन्छन् दसैँ आएपछि साह्रै टेन्सन लाग्छ अरे बेकारमा आइयो दूर देशमा जस्तो लाग्छ अरे नेपालमा भए यति बेला यस्तो गरेर बस्थे जस्तो सोचाइ आउँछ अरे उनीहरूमा सिमेन्टको जङ्गल आधुनिक सभ्यताले सम्पन्न मुलुकहरू तर मानवीय संवेदना छैन आज उठ्यो डलरको खोजी भोलि बिहान उठ्यो फेरि डलरको खोजी अल्छी लाग्यो वा एक दिन ढिला गर्यो कि डलर आउने काम छोट्ला भन्ने पीर कहिलेका त यति दिक्क लाग्छ कि यो सबै छोडेर नेपालमै गएर बसिदिउँ कि जस्तो पनि लाग्छ अरे तर फेरि उत्नेखरी नेपालका न्युज पोर्टलहरू नेपालीहरूका ब्लग अखबार सबैमा पढेका समाचारले झस्काउँछ नेपालमा गएर के गर्ने फर्केर स्वदेश आउन पनि नसकिने त्यहीँ बसेर रमाउन पनि नसकिने एउटा काली जीवन नेपाल बसेका साथीभाइ इष्टमित्र परिवारहरू मुक्त आक्छन् मेरो मान्छे त विकसित देशमा छ के के ल्याउला कस्तो नगर्ला तर विदेश बस्नेको पीडा सधैँ आफैसँग छ दसैँको बेला जब विदेश बसेकाहरूलाई छुट्टी मिल्छ अनि नजिक वा टाढा नै भए पनि कुनै हिन्दू मन्दिरमा जाने मौका मिल्छ त्यति बेला स्वर्गीय आनन्द हुन्छ अरे उनीहरूलाई साथीभाइसँग भेटेर घुमघाम गर्नु डलरमा तास खेल्नु एकअर्कोमै टिका टालो गरेर रमाइलो गर्नु त्यही हो विदेश बस्नेहरूको दशैं सामाजिक सञ्जाल फेसबुकमा पनि कतिपय विदेश बस्नेहरूले दशैंका उद्गार प्रकट गरेको देखेका छौं हामीले हुन त नेपालमै बस्नेहरूले पनि दशैंमा गर्ने त्यस्तो फरक कुरा के हो र केटाकेटी बेला जस्तो दशैं साह्रै रमाइलो हुन्छ भन्छन् धेरै प्रौढहरू उसो भए विदेशमा बस्दा के यत्तिकै छटपट्टि किन भइरहेको त दसैँका लागि आजको बुलबुलमा अब बज्ने गजल विदेश बस्ने ती तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति हामी नेपालमै बस्नेहरू सबैका तर्फबाट बुलबुल युनिटको तर्फबाट तपाईँको परिवारका तर्फबाट विदेश बस्नेहरूले आफ्नो घर परिवार र देशलाई कसरी याद गरिरहेका छन् भन्ने कुरा जगजित सिंहको आवाजले बताउँछ लाखौं श्रोताहरूको ढुकढुकीलाई छाम्न यो गीतमा हामी सबै आफ्नो बाल्यकाल सम्झन पुग्छौं यहाँबाट चाडपर्वको सकेसम्मको सुगन्ध राखेर रेडियो तरंग मार्फत वेबकास्ट गर्दै वा डाउनलोड गर्न मिल्ने गरी पठाएका छौं डब्लूडब्लूडब्लू dot UNN dot com dot N مارفت کے بل تفائی کا لگی ہم تو ہیں پردیش میں دیش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 ढाकिदिन्छ आँखाभरि बर्सातले सताउँछ घरिघरि त्यो रातले सताउँछ घरिघरि तिम्रो यादले सताउँछ घरिघरि रौतहटको रङ्गपुर पाँच स्थायी निवास भई हाल ललितपुर बस्ती आउनुभएका अमृत भान्जा भाइको गजल थियो यो यसलाई मैले तपाईँ समक्ष वाचन गरेर सुनाए आजको कार्यक्रममा हामी केही तपाईँका अनुरोध समर्पणलाई पनि समेटिरहेका छौं केही रात्रि गन्थनसँगै सुमधुर साङ्गीतिक गजलहरू प्रस्तुत गरिरहेका छौं यति बेला कतारबाट मोहम्मद बियाले एउटा लेख्नुभएको इमेलको सानो टुक्रा सुनाउँछु म तपाईँलाई उहाँ नियमित रूपमा कतारमै पनि यो कार्यक्रम सुन्ने गर्नुहुन्छ अरे उहाँले मेरो बोल्ने शैलीको अत्यन्तै प्रशंसा गर्छु भन्नुभएको छ धेरै धन्यवाद मोहम्मद मियाजी तपाईँलाई त्यसै गरी हामीलाई अस्ट्रेलियाबाट उज्यालोका पूर्व सहकर्मी सुरेश रेग्मीले पनि एउटा इमेल पठाउनु भएको छ र उहाँ उज्यालो नाइन्टी नेटवर्कको सम्झना गर्दै बुलबुल कार्यक्रम उज्यालोमा शुरू भएकोमा खुसी व्यक्त गर्नुहुन्छ र विजयादशमीको अवसरमा उज्यालोका सम्पूर्ण सहकर्मी साथै आफ्ना परिवारजनमा नेपालमा रहेका सबै इष्टमित्र साथीभाइमा शुभकामना व्यक्त गर्न चाहनुहुन्छ त्यसै गरी मदन भट्टराईले इजरायलबाट लेख्नु भएको छ उहाँ अब बज्ने गजल सुनाउन चाहनुहुन्छ आफ्ना बुबा आमा त्यसै गरी श्रीमती सुषमा छोरी मोमका दिदी भिनाजु भान्जाहरू भाइ पहिचान साथै हेटोडामा बस्नुहुने सासू ससुरा साली सुवर्ण र सालो सुबास त्यस्तै एमबीबीएस पढाइको लागि चाइनामा हुने आफ्ना दाजु मित्र भट्टराई अनि बुलबुल कार्यक्रम सुन्नुहुने सम्पूर्ण मित्रहरूको लागि भन्दै इजरायलबाट मदन भट्टराईले इमेल लेख्नुभयो त्यसै गरी अमेरिकाको बोस्टनबाट सुरेश वाग्ले र रोशनी खनालले संयुक्त रूपमा गजल पनि पठाउनु भएको छ र गजल म केही दिन पछाडि अर्को श्रृङ्खलामा वाचन गर्नेछु साथै उहाँले नेपालमा बस्नुहुने सबैको लागि दशैंको शुभकामना व्यक्त गर्नुभएको छ र आफ्नो पहिलो दशैं अमेरिकामा कस्तो रहने हो भन्ने कुरामा चिन्तित भएको पनि देखाउनुहुन्छ आफ्नो इमेल मार्फत र हर्नामाडी मकवानपुरबाट आरपी गुरागाई एउटा इमेल लेख्नुहुन्छ र इमेलमा पत्र लेख्नुहुन्छ बुलबुलको लागि प्यारी बुलबुल छुटेको दिनदेखिको माया सम्झना हाल खबर त के सोधौँ र खै सकुशल छौ र फेरि आयो भन्दै चित्त बुझाउँदैछु साँच्चै तिमी यसरी हरायो हुस्सुभित्र कि काग हराए झैँ लाग्यो तिमी सबैलाई रुवाएर पराई घर गएकी थियौ माइती घर छोडेको दुई वर्षपछि बल्ल आफ्नो भन्ने कोही पायौ र आएकी छौ सम्भवतः तिमीलाई माया गर्नेहरूले तिमीप्रति विगतमा दर्शाएको सद्भाव सहयोग प्रेम अझै उस्तै राखिराखेका छन् अदृश्य रूपमा जसरी म तिमी भनेपछि मरिहत्ते गर्थे आरपी गुरुका काहीँ अगाडि लेख्नुहुन्छ पछिल्लो समय रेडियो आएको आधुनिक प्रविधिले हामीलाई एकै ठाउँमा जोडिदिएकोले एक समय त्यही नेटवर्कभित्रको खबर सुन्दै गर्दा तिम्रो आगमनको कुरा सुनेथे केवल राजधानीमा मात्र होला भन्दै मन अलिक खल्लो भए पनि केही समयपछि भने तिमीलाई हामी समक्ष ल्याइदियो उज्यालो नाइन्टी नेटवर्कले मन धेरै रमाइरहेको थियो मनले धेरै माया गर्नेसँग फेरि मनका दुःख सुख बाँड्न पाइने भयो तिमी यतिका दिन कहाँ हराएकी थियौ यसो जानकारी गराउँदै जानु पेजर मार्फत सन्देश आदान प्रदान गरिदिने तिमी कुनै समय मोबाइलमा रमायो आजसम्म आउँदा नेट फेसबुक मार्फत छाएकी छौ म आफू तिमी निकट हुँदा मनको बह लेखेर पठाउँथे तर आज इमेल गर्दैछु खासै गन्थन केही छैन तर पनि तिमी हामी मिलेर नयाँ संविधान निर्माण गर्न सबैलाई जागरूक पारौं भन्दै अब बज्ने गजल आफ्नो जीवनसाथी सरिता लगायत सबै साथीहरूमा विजयादशमीको शुभकामना भन्दै आरपी गुरागाईले सुनाउन चाहनु भएको उहाँको पत्रको वाचन सँगसँगै अब म एउटा गजल फेरि जगजित सिंहको आवाजमा राख्दैछु जहाँ हामीले भोगेको बाल्यकाललाई अनुभूत गरिएको छ जगजित सिंह आफ्नो बाल्यकालको सम्झना गर्दैछन् तपाईँका लागि ए दौलत बिलेलो लेलो ए सौरत बिलेलो ये दौलत भी ले ये भी भले छीन मुझसे مگر مجھ کو لوٹا دو بچپن کا ساون وہ کاغذ کی کشتی وہ بارش کا پانی का यो आवाज सँगसँगै विदा माग्ने तर्खरमा छु म बिचमा बोल्न त रहर थिएन तर समयले गर्दा बोल्न बाध्य गरायो हामीलाई तपाईँले सम्पर्क गर्दै रहनुहोला हाम्रो पत्राचार ठेगाना पोस्ट बक्स नम्बर छ चार छ नौ कार्यक्रम बुलबुल काठमाडौँ नेपाल र इमेल ठेगाना BUL BUL Bulbul at UNN dot com dot NP मोहल्ले की सबसे निशानी पुरा وہ بڑھیا جسے بچے کہتے تھے نانی وہ نانی کی باتوں میں پریوں کا ڈیرا وہ چہرے کی جھریوں میں صدیوں کا پھیرا بھولا نہیں بھول سکتا ہے کوئی وہ چھوٹی سی راتیں وہ لمبی کہانی وہ کاغذ کی کشتی وہ بارش کا پانی وہ کاغذ کی کشتی وہ بارش کا پانی अर्को हप्ता आजैको दिन आजैको समयमा फेरि तपाईँ हाम्रो भेटघाट हुने नै छ तबसम्मको लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुत आचु घिमिरे विदा माग्छौँ जाँदा जाँदै यो गजलको अन्त्य सँगसँगै हामी कोटेश्वर काठमाडौँका प्रकाश गौतमको एउटा गजल वाचन गरेर विदा माग्नेछौँ मुटुसँग मुटु साट्नुपर्छ काली मुटुसँग मुटु साट्नुपर्छ काली उस्तै परे दुनियाँ ढाँट्नुपर्छ काली अपुग हुँदा हाम्रा मौन रागले अपुग हुँदा हाम्रा मौन रागले सोमरससँगै मात्नुपर्छ काली उस्तै परे दुनियाँ ढाँट्नुपर्छ काली नश्वर जीवन के नै भर्छ र नश्वर जीवन के नै भर्छ र प्यास मेट्दै बैंस काट्नुपर्छ काली उस्तै परे दुनियाँ ढाँट्नुपर्छ काली समय यो एक पल पर्खँदैन समय यो एक पल पर्खँदैन सब चिज अब आँट्नुपर्छ काली मुटुसँग मुटु साट्नुपर्छ काली उस्तै परे दुनियाँ ढाँट्नुपर्छ काली बुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल